मेरो नाम जेनी म झापामा बस्छु अब त छोड्नुहोस् उसले झन् तान्यो म हुत्तिएर उसको कमरमा पुगे अचानक मेरो देब्रे हात उसको लाडोमा पर्न गयो लाडो त फलाम जस्तै थियो मलाई त लाज पो आयो म केही बोल्न सकिनँ भाग्नु नै चाहिनँ म त्यति धेरै लजाएँ मेरो शरीर नै स्थिरमा थिएन पुरा पैँसठी सालतिरको हो माओवादीको लडाइँ शान्ति भएपछि फेरि गाउँघरमा हटिया बजार विवाह व्रतमन्द पार्टी धुमधामसँग हुन थाल्यो गाउँघरमा हट बजार विवाह पार्टी रातमा हुने गर्दछ त्यहाँ डान्सिङ सिङ्गिङ प्रोग्राम रातभरि हुन्छ टाढा टाढाको मानिसहरू जम्मा हुन्छन् कोही कसैको लक्ष्य प्रति प्रतिस्पर्धामा भाग लिएर जित हासिल गर्नुहुन्छ भने कसैको चाहिँ प्रोग्राम हेरेर मनोरञ्जन लिनुहुन्छ धेरैजसो युवा युवतीहरू प्रेमिक प्रेमिकासँग भेटघाट गर्न आएका हुन्छन् सहरमा डेटिङ जाने चलन छ गाउँघरमा चाहिँ यस्तै यस्तै प्रोग्रामहरूमा मात्रै भेट्ने गरिन्छ माओवादी र आर्मी पुलिसको लडाइँमा मरिने डरले म र मेरो दाई झापामा पढ्न बसेका थियौँ बुबा आमा पनि झापामै बस्नुहुन्थ्यो गाउँमा चाहिँ हजुरबुबा हजुरआमा मात्रै बस्नुहुन्थ्यो शान्ति भएपछि जाडो बिदामा म गाउँ गएँ त्यति बेला म तेह्र वर्षको मात्र थिएँ सहरमा हुर्केकोले गर्दा होला म सोह्र वर्षको भन्दा कम्ती थिइनँ गाउँमा पाँच कक्षासम्म पढेकोले गर्दाखेरि गाउँको सबै साथीहरूलाई चिन्थेँ गाउँ पुग्न साथ मेरो मेलिना मनिषा रिता साथी भेट्न आएका थिए मेलिना मभन्दा करिब तिन वर्षको जेठी थिए अनि मनिषा चार वर्षको जेठी तर रिता र मेरो उमेर चाहिँ उस्तै उस्तै थियो हामी एउटै सालका थियौँ गाउँमा बसेर रमाइलो लाग्दै थियो त्यही गाउँको अङ्कल भन्ने घनश्याम दाई अङ्कलको विवाह भयो विवाहमा भव्य प्रोग्राम हुने अरे गाउँको सबै क्लबहरू नाच्न आउँछन् भन्ने कुरा मेलिनाले र मनिषाले सुनाए म पनि जाने निर्दो गरेँ अनि हजुरबुबा र हजुरआमाले पनि मलाई जाऊ विवाहमा रमाइलो हुन्छ भन्नुभयो हामी विवाहमा पुग्यौँ रातिको समयमा लाइन बत्ती थिएन जेनेरेटरको करेन्टबाट नै सबै बिजुली बत्ती साउन्ड सिस्टमहरू चल्दो रहेछ प्रोग्राम चल्दै थियो दिदी बहिनीहरू नाच्दै थिए जिन्दगानी दर्पण छाया भन्ने गीतमा म चाहिँ रमाइलो मानेर हेर्दै थिएँ मेलिना मलाई बोलाउन आई जेनी एकैछिन मसँग आइज न त्यहाँ गएँ एकजना बिस एक्काइस वर्षको केटासँग मलाई मेलिनाले भेट गरे जेनी मेरो दाईसँग परिचय गर है मैले भने मलाई त परिचय गर्नै आउँदैन त्यो दाईले भन्यो परिचय गर्न म सिकाइहाल्छु नि त्यो दाईले परिचय गराउँछु भन्दा भन्दै मेरो हात त च्याप्प समात्यो मलाई त धेरै नै अप्ठ्यारो महसुस भयो म उम्कन खोज्दै मैले भने मलाई परिचय गर्नै आउँदैन त्यो दाईले भन्यो परिचय गर्न म सिकाइहाल्छु नि मेरो हात च्याप्प समाउँदै त्यो दाईले भन्न थाल्यो मलाई त धेरै नै अप्ठ्यारो महसुस भयो म उम्कन खोज्दै थिएँ उसले जानै दिएन मेरो दाहिने हातको नारी दुखेर पिसाब नै उम्केला जस्तो भइसक्यो उसले छोड्दै छोडेन जेनी अर्कै केटासँग कहाँ गयो कहाँ अरू चिनेको कोही पनि थिएन मैले विनम्र अनुरोध गरेँ प्लिज दाई मलाई छोड्नुहोस् न तपाईँसँग चिन्जान नै नगरी कसरी छोड्नु म आफ्नो परिचय दिनुहोस् अनि मात्रै छोड्छु मैले परिचय दिएँ मेरो नाम जेनी म झापामा बस्छु अब त छोड्नुहोस् उसले झन् तान्यो म हुत्तिएर उसको कमरमा पुगेँ अचानक मेरो देब्रे हात उसको लाडोमा पर्न गयो लाडो त फलाम जस्तै थियो मलाई त लाज पो लागेर आयो म केही बोल्न सकिनँ भाग्नु नै चाहिँ म त्यति धेरै लजाएँ मेरो शरीर नै स्थिरमा थिएन उसले उसले किन बोल्न छोड्नुभयो जेनेजी भन्दै मेरो निहुरिएको चिउरा उठाइदियो मैले भने के बोल्नु र बोल्नै आउँदैन उसले भन्यो जिब्रो लागेको छैन होला जिब्रो लाग्ने बनाइदिउँ भन्दै मेरो ओठ छोइदियो छ्या मलाई टच नगर्नुहोस् है मलाई टच गरेको मन पर्दैन मलाई अप्ठ्यारो लाग्छ त्यसो भन्दै मैले हात खोल्न खोजेँ तर उसले झन् च्याप्प समात्यो अलिअलि गर्दै प्रोग्राम भएको ठाउँबाट निकै पर पुग्यौँ ठाउँ पुरै अँध्यारो थियो मैले रिसाउँदै भने यति अँध्यारो ठाउँमा किन ल्याएको छोड्नुहोस् मलाई म जान्छु उसले डर देखाउँदै भन्यो सहरको मैया यहाँ त भूत हुन्छ जाने भए जानुहोस् म त केही भन्दिनँ दायाँ बायाँ पुरै हुँदो रुखको ठुटाहरू पनि हल्लिँदै आएको भूत जस्तै देखिन थाल्यो मुसा र भ्याउँदाहरू हिँडेको कराको आवाज पनि तर्साएको जस्तो लाग्न थाल्यो म केही नबोली चुपचाप बसेँ डर निकै लागिरहेको थियो जे नि डर लाग्यो ल अब जानुहोस् न उसले मलाई गिज्याउँदै भने मैले प्लिज मलाई मेरो घरमा पुर्याइदिनुहोस् मिल्नाहरू पनि कहाँ हराएँ हराएँ भने उसले तिम्रो घर त मलाई थाहा नै छैन अनि मैले कसरी पुऱ्याउँदै पुर्याउने भन्दै जिस्किन थाल्यो मैले भने मेरो घर मिलिनाको सँगै हो मिलिनाकोमा पुगेपछि त्यहीँ थाहा हुन्छ पुर्याइदिनुहोस् न प्लिज प्लिज मैले अनुरोध गरेँ लौ हिँडा म पुर्याइदिन्छु भने म खुसी भएँ हात छोड्नुहोस् ल मैले भने उसले अँगालो मार्यो अनि अँगालो मारौँ त भने मैले केही पनि नगर्नु मलाई म आफै हिँड्छु उसले अँगालो मार्दै भन्यो अनि म अँगालो मारौँ त भन्यो मैले केही पनि नगर्नुहोस् म आफै हिँड्छु भने अनि परसम्म गयौँ एउटा पुरानो गोठ थियो तर गाई गोरु केही थिएन पराल र मकैको ढुँड थियो जुन लागेर राति भए पनि बाटो चाहिँ देख्न सकिन्थ्यो उसले फेरि अँगालो माऱ्यो मैले छोड्नुहोस् न भने उसले भन्यो ल तिमीलाई घर पनि पुर्याउनु अनि अँगालो पनि मार्न नपाउनु केही म केही बोलिनँ उसले एकछिन यहीँ बसौँ न भन्यो मैले मानिनँ उसले देखाउँदै भन्यो उसो भए जाऊ म यहीँ बाटो जान्छु मलाई धेरै नै डर लागेको थियो किनभने मलाई भूतसँग धेरै नै डर लाग्थ्यो मैले उसको कुरा मान्नै पर्यो मैले भने ल ल ल बसौँ तर धेरै बेर होइन है उसले ओके भने हामी ग्रुपमा परालमा बस्यौँ बस्ने साथ उसले मेरो अङ्गलामा हात राख्यो उसको हात अलिअलि गर्दै मेरो चेस्टतिर ल्याउन थाल्यो मेरो त्यो पुरै तातिएर आयो मैले हात हटाउँदै प्लिज जाउँ न मलाई ढिला भयो भन्न थाले उसले आज नजाने यहीँ बस्ने भने मलाई त डर लाग्यो तिमी एउटा कुरा मान्छौ भने म जान्छु भने मैले हकमकाउँदै सोधेँ के कुरा उसले म तिमीलाई किस गर्छु ओठमा भने मैले हुन्छ भने मेरो ओठमा किस गर्न थाल्यो उसले मेरो ओठमा किस गर्दा गर्दै मेरो दु दुवै हातले थाम्न थाल्यो मलाई एक प्रकारको आनन्द महसुस हुँदै गएको थियो उसले मेरो टी सर्टको बटन खोल्दै गयो एक हातले स्कर्टभित्रको स्ल्याक्स निकालिदियो अनि स्ल्याक्सभित्र हात हाल्यो मेरो पुतेबाट पानी बग्दै थियो त्यति पुरै भिजिसकेको महसुस भएको थियो टी सर्टको बटन खोलेपछि कपडा भित्रैबाट दुध मार्न थाल्यो मुख मुखमा जोडेर टङ्किस अनि एक हातले दुध अर्को हातले मेरो पुतीमा हाल्दा मलाई मात लागिसकेको थियो मलाई मात लागिसकेको थियो तनले भन्दै थियो छिटो चिक यसरी चिक भन्दै थियो तर मनले प्लिज नगर मैले यस्तो गरेको छैन म गर्न चाहन्न भन्दै थियो तर मैले सोचिसकेको थिएँ अब मलाई नचिकी छाड्दैन अब मलाई नचिकी छोड्दैन बिस्तारै हात गाउँला छिरे म कराउन थाले मुखबाट आवाज आउन थाल्यो आवाज ननिकालौँ भन्छु आइहाल्छ मेरो कपालको रिबन फुस्किएर परालभरि छरिएको थियो मेरो चेस्टर खुलेर एकातिर थियो स्लेक्स एउटा खुट्टामा मात्रै थियो स्कर्टमाथि सरेको थियो मेरो पुतीको पानीले पुरै भिजेको थियो म महसुस गर्दै थिएँ इमोसनल इमोसनले भित्रबाट घाम्दै पनि थिएँ सात दिन अगाडि मात्र मिन्स भएको थियो तर म मलाई छोड मिन्स भएको छ भन्न सक्दिनँ थिएँ उसले आफ्नो पेन्ट खोल्यो लामो ठुलो लाडु निकाल्यो पुतिन खान खोज्यो बेसरी ठिक तर पस् पस्दै पसेन एक हातले पुतेको एक भाग च्यातेर हाल्न खोज्यो तर पनि पसेन के सोचेछ कुनै आफ्नो खल्तीबाट पर्स निकाल्यो पर्समा कन्डम रहेछ कन्डम लाडोमा हाल्यो अनि कन्डम काँडै काँडा भएको थियो मेरो दुई खुट्टा अलिक पन्छाएर लाडोले बेसरी घुच्यो मलाई धेरै दुख्यो एकछिन त भुत्तुकै भएँ मुटु नै रोकेला जस्तो भयो आँखा बन्द भयो म जोडले कराएँ आया मम्मी मरे म आया उसले हान्न छोडेन लाडो पुरै मुटुमा घोचे जस्तै हुँदै थियो मैले उसको पाखुरामा बेसरी समातेँ धेरै कराएकोले होला मुख थुनेर उसले नारी चिक्न थाल्यो अति नै दुख्दै थियो तर भित्रभित्रै मजा पनि आउँदै थियो करिब बिस मिनट जति निरन्तर चिकेपछि जोड जोडले चिक्न थाल्यो मलाई भित्रबाट काम आयो अनि मलाई अर्कै खालको मजा आइरहेको थियो उसको पानी माल झरेछ उसले लाडो निकाल्यो कन्डममा बिस एमएल जति पानी थियो मेरो पनि कुतीबाट एक भुलका पानी झऱ्यो हामी त्यो गोठबाट निस्क्यौँ मलाई हिँड्न धेरै गाह्रो भएको थियो उसले मलाई अङ्गालो मारेर घर पुर्यायो अहिले त्यो मान्छे कहाँ छ भनेर थाहा नै छैन र कहिलेकाहीँ सोच्ने गर्छु म गाउँघर पनि गएको छुइनँ गाउँबाट झापा झरिसकेपछि हजुरबुबा र हजुरआमा पनि यतै आउनुभयो त्यसैले जाने काम पनि छैन अब यसो सोध्छु कि कुनै दिन मैले त्यो मान्छेलाई भेटेँ भने त्यसै गरी त्यो मान्छेसँग बेस म्यारिज चिक्ने मन छ